नानी दैजो हे आसु लै जानु तिजरती बसेर हुन्छ तिमीले रुदामा गहमा आँसु नल्याऊ बहिनी विदाईको बेलामा विदाईको 一 कहीं ले